भूकम्प पीडितलाई पहिलो किस्तामा डेढ लाख दिने सहमति सहमति पश्चात संसदको अवरोध हटेपछि प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दै एनजिओ र माथि सरकारको कडाई गलत काम गरिरहेको आरोप टर्कीको विमानस्थलमा गरेको भीषण हमलामा छत्तीस जनाको मृत्यु टेक्सासमा दुई रेल आपसमा ठोकिएर भीषण आग लागि र अर्जेन्टिनाका राष्ट्रपतिले फुटबलर मेसीलाई भेट्दै सन्यास फिर्ता लिन मनाउने प्रयास गर्ने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हज र इन्टरनेट अनलाइनमा radio unity dot com dot एमपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रतीक्षा धामी अब खबर विस्तारमा सत्तारूढ र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसबीच चार बुधे सहमति भएको छ सहमति सँगै व्यवस्थापिका संसदको अवरोध हटेको छ अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गरिरहनु भएको छ सत्तारूढ तीन दल र प्रतिपक्षी काङ्ग्रेसका नेताहरू रहेको कार्यदलको बुधबार बसेको बैठकमा चार बुधे सहमति भएको हो यसलाई शीर्ष नेताहरूले अन्तिम रूप दिने जनाएको छ कार्यदल सदस्य एवं रापरपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीका अनुसार कार्य दलको चार बुधे सहमति गरेको छ उनका अनुसार भूकम्प पीडितलाई पहिलो किस्तामा एक लाख पचास हजार दिने सहमति भएको छ दोस्रो किस्तामा पचास हजारको हुनेछ काङ्ग्रेसले दुई हजार रुपियाँ काङ्ग्रेसले दुई लाख रुपियाँ एकमुष्ट दिनुपर्ने माग राख्दै संसद अवरुद्ध पार्दै आएको थियो अहिलेको कार्यविधि अनुसार पहिलेको किस्ता पचास हजार मात्र दिन सकिने व्यवस्था छ प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै भूकम्प पीडितलाई दिने रकमबारे बचत वचनबद्ध वचनबद्धता जनाउने सहमति भएको काङ्ग्रेस सचेतक ईश्वरी नेउपानीले जानकारी दिएकी छन् प्रमुख दलहरूबीच दलहरूबीच काङ्ग्रेसले राखेका अन्य मागबारे पनि सहमति भएको छ भूकम्प तथा पुनर्निर्माणमा राजनीतिकरण गरेको काङ्ग्रेसको आरोपबारे छानबिन गर्ने अति प्रभावी चौध जिल्ला बाहेकका अन्य क्षेत्रमा पनि कामले काम थाले लगायतका सहमति भएको रापरपा नेपालका प्रमुख सचेतक गिरीले जानकारी दिएका छन् प्रधानमन्त्री केपी शर्मा ओलीले काबुल आक्रमणमा मारिएकाको सब सरकारकै पहल र खर्चमा ल्याएको बताएका छन् रोजगारदाता कम्पनीले पैसा दिएर ल्याएको दावी गलत भएको उनले बताए व्यवस्थापिका संसदको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले तेह्रजना नेपालीको ज्यान जाने गरी भएको काबुल घटनाको निन्दा र विरोध गरेका छन् उनले काबुल घटनामा घाइते भएकाहरूको उपचार खर्च पनि सरकारले आफैले बिहोर्ने बताए घाइते मध्ये पाँचको भारतमा र एकको अफगानिस्तानमा उपचार भइरहेको छ 그래서 प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकहरूसँगको नेपालको सम्बन्ध घनिष्ठ रहेको बताएका छन् पूर्व सांसद मान्चु नेपालको पन्ध्रौं साधारण सभाको आज राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर रहेको बताएका हुन् उनले सरकारले राष्ट्रिय स्वाभिमानलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै नक्कली राष्ट्रवादप्रति सरकारको विश्वास नहुने स्पष्ट पारेका छन् लोकतन्त्रलाई सुदृढ पार्न पूर्व सांसदको भूमिका महत्वपूर्ण हुने उनले बताएका छन् प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन र पुनर्निर्माणको कामलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेकोले सबैलाई साथ दिन अपिल गरेका छन् नक्कली डाक्टरमाथि कारवाही थालेको सरकारले अब गैर सरकारी संस्था र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एवं एनजिओ आइएनजिओको माथि समेत कारवाही गर्ने भएको छ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका गैर सरकारी संस्थाहरूले गलत काम गरिरहेको तथ्य पुष्टि भएको भन्दै उनीहरूमाथि छानबिन गरी कारवाही गर्न स्थानीय विकास मन्त्री मन्त्रालयले स्थानीय निकायलाई लिखित निर्देशन दिएको हो स्थानीय विकास मन्त्रालयले गैर सरकारी संस्था र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामाथि कारवाहीका लागि सबै जिल्ला विकास कार्यालयलाई आज परिचय पत्र गरेको हो गैर सरकारी संस्थाहरूको गलत विधिको सूक्ष्म अनुगमन र छानबिन गरी दोष भेटिएको संस्थामाथि कारवाही गर्न मन्त्रालयले निर्देशन दिएको छ विभिन्न जिल्लाहरूमा रहेका एनजिओ र आइएनजिओहरूले दाताबाट करोडौँ रकम लिएको र त्यस्तो पैसाको दुरुपयोग भइरहेको आरोप मन्त्रालयको छ मन्त्रालयले त्यस्ता एनजिओ र आइएनजिओको अनुगमन र कारवाही भएको बेहोरा सहितको प्रतिवेदन केन्द्रलाई बुझाउन समेत जिल्ला विकास समितिलाई निर्देशन दिएको छ बझाङको खोला गाविसमा रहे रकेट चुलो निर्माणको काम तीव्र रूपमा भइरहेको छ खोला गाविसका झण्डै अस्सी प्रतिशत बासिन्दाले रकेट चुलो निर्माण गरिसकेको र बाँकी बीस प्रतिशत बनाउने क्रममा रहेको एकीकृत विकास मञ्चका कार्यक्रम संयोजक भरत अधिकारीले बताउनुभयो रकेट चुलोको प्रयोग गर्दा दाउरा कम खपत हुने खाना छिटो पाक्ने लामो समयसम्म खाना तातो रहनुका साथै समयको बचत हुने भएपछि स्थानीय बासिन्दा रकेट चुलो निर्माण निर्माणमा लागेका हुन् युएन युएमएन कल कलस्टर बोछाङ र एकीकृत विकास मञ्चको संयुक्त साझेदारीमा रकेट चुलो निर्माण थालेको हो रकेट चुलोका कारण वातावरणमा पर्ने असर समेत कम भएको र जंगल फडानीमा कमी आएको जिल्ला वन कार्यालयका रेन्जर हेमकुमार पाठकले बताउनुभयो महाकाली नदीमा हामफालेर बेपत्ता भएका एक वृद्धको शव फेला परेको छ महाकाली नदीमा हामफालेका कञ्चनपुरको भीमदत्त नगरपालिका सोह्र बसन्तपुरका बहत्तर वर्षीय वृद्ध रामदत्त जोशीको शव बुधबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ मंगलबार साँझ भीमदत्त नगरपालिका तेह्र बडैपुर स्थित महाकाली नदीमा नहुन भन्दै गएको भए पनि महाकाली नदीमा हाम फाल्दा वृद्ध जोशी बेपत्ता भएका थिए जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले खोजी खोजबिनका क्रममा अस्थायी प्रहरी चौकी झालुङ्गेको प्रहरी टोलीले सब महाकाली नदीको झुलुङ्गे पुलभन्दा केही दक्षिणतर्फ फेला परेको बताए कानुनी प्रक्रिया पूरा गरेर सब आफन्तको जिम्मा लगाउने प्रहरी निरीक्षक बमले जानकारी दिएका छन् खबरमा केही देश बाहिरका खबर टर्कीको राजधानी इस्तानबुल स्थित मुख्य विमानस्थलमा आत्मघाती बम आक्रमण र अन्धाधुन्द गोली प्रहारबाट छत्तीस जनाको ज्यान गएको छ युरोपको सबैभन्दा ब्रेस्टमध्ये एक स्थान इस्तानबुलको विमानस्थलमा तीनजना आक्रमणकारीले अन्धाधुन्द गोली चलाउँदा तथा बम विस्फोट गराउँदा उनीहरूको मृत्यु भएको हो घटनामा जना भन्दा बढी घाइते भएका छन् उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ आक्रमणकारीले अटाटुक अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको मुख्य परिवेशद्वारमा आक्रमण गरेका हुन् प्रहरीले गोली चलाउँदा चलाउन थालेपछि आक्रमणकारीले आफैलाई विस्फोट गराएका थिए आक्रमण योजनाबद्ध रूपमा भएको अधिकारीहरूले दावी गरेका छन् आक्रमणपछि अटाटुक विमानस्थलमा जहाजको उडान तथा अवतरण रद्द गरिएको छ सरकारी अधिकारीहरूले विमानस्थल वरपर नजान सर्वसाधारणलाई अपिल गरेका छन् गत वर्ष सरकार र कुर्द चरमपन्थी बीचको युद्ध विराम भङ्ग भएपछि टर्कीमा यस्ता आक्रमणहरू हुँदै आएका छन् विमानस्थलमा भएको आक्रमणमा कुर्द चरमपन्थी वा इस्लामिक स्टेट आइएसको संलग्नता हुन सक्ने बताइएको छ अमेरिकाको टेक्सास राज्यमा दुई रेल आपसमा ठोकिएर भीषण आग लागि भएको छ स्थानीय समयअनुसार मंगलबार बिहान आठ बजेर चालिसमा सो घटना भएको हो अमिरिल्लोबाट पच्चिस माइल उत्तर पूर्वमा भएको सो दुर्घटनामा तीनजनाको अवस्था अज्ञात रहेको अधिकारीहरूले जनाएका छन् ती तीनैजना चालक दलका सदस्य रहेको बताएको छ चालक दलकै अर्का एक सदस्य भने हाम फालेका थिए उनी घाइते भए पनि खतरा मुक्त रहेको सञ्चार माध्यमहरूले जनाएको छ दुर्घटनामा परेका दुवै रेल मालवाहक रहेकाले ठूलो मानवीय क्षति नभएको अधिकारीहरूको भनाइ छ दुर्घटना लगत्तै रेलमा आगो लागेको थियो दुवै रेल कसरी एकै एउटै मार्गबाट एकै समयमा आए भन्ने बारे छानबिन थालिएको अधिकारीहरूले जनाएका छन् दुर्घटना हुँदा रेल कति स्पिडमा थियो भन्ने प्रश्न भइसकेको छैन खबरको अन्त्यमा अब एउटा खेल खबर अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो म्याक्रीले अर्को साता लियोनल मेसीलाई भेट्ने भएका छन् र उनले मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता लिन मनाउने प्रयास गर्नेछन् कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना चिलीसँग टाई ब्रेकरमा दुई चार दुईले पराजित भएपछि मेसीले सन्यासको घोषणा गरेका थिए आफैले पेनाल्टी मिस गरेपछि निकै दुखी बनेका मेसीको सन्यास घोषणा फुटबल समर्थकहरूलाई आश्चर्यजनक खबर थियो सन्यासको घोषणापछि अर्जेन्टिना राष्ट्रपति म्याक्रीले मेसीलाई फोन समेत गरेका थिए मेसी सोमबार अर्जेन्टिना फर अर्जेन्टिना फर्केका छन् तर